नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जनसुकै कुनामा हराएर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आज पनि एउटा नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रिजनसँगै तपाईँको आफ्नै साथी म दिवस मगर कार्यक्रम अर्पण समर्पणलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म कार्यक्रममा आज नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ पुराना नेपाली आधुनिक सुगम सङ्गीतलाई आजको बसाइमा स्थान दिन्छौँ र तपाईँको सम्झना अनि सन्देश पनि लिन्छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको थिएँ सम्पर्क विषेद भइसकेको छ कार्यक्रममा आज नेपाली आधुनिक सुगम सङ्गीतलाई स्थान दिन्छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउँछौँ हामी कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते हजुर नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ वृन्दानगर सन्देश पाण्डे बोलिरहेको छु सन्देश पाण्डे खाना खाजा खानुभयो सन्देशजी हजुर भइसक्यो हजुरको हाम्रो पनि भइसक्यो भन्नुभयो अनि के कसरी बितिरहेको छ आजको दिन तपाईँको दिनहरू यस्तै हो दाजु के बसी बसी बसी बस्छ हो पानी पनि परिरहेको छ शीतल महसुस गरिरहनु भएको छ है हजुर हजुर हुन्छ सन्देशजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरहरूको लागि सम्झना पाउनु चाहन्छु त्यसै गरी मेरो घर परिवारमा त्यसपछि साथीहरूमा सम्पूर्ण सम्पूर्णको लागि हुन्छ सन्तुष्टि कार्यक्रममा आउनुभयो आउँदै अहिले पनि छुट्टिन्छौँ नमस्कार नमस्कार ब्रेन नगरबाट सन्देश पाण्डे हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने मिठा नेपाली आधुनिक सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घरपेहरूलाई तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ एरिनाजी के कसरी बिताइरहनु भएको छ आजको दिन अनि खाजा खानुभयो हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ अनि अनि हुन्छ एरिनाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु अहिले भने छुट्टिन्छौँ नमस्कार मकनपुरबाट एरिना मुक्तान हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा भने अब भने एउटा मिठो रा गीत राख्छौँ हजार सपनाहरू भन्ने तपाईँको लागि हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरी भएर आउँछ हजार सपनाहरूको 哎呀！ परदेशी जस्तो कोही एक्लो पनि बाटो भुलेको छैन अल्झे कहीँ त के भो बाटो भुलेको छैन भाँचिसकेको विश्व हेरी भए हजार सपना निकै नै सुमधुर गीत थियो कार्यक्रममा आज पुराना आधुनिक सुगम सङ्गीतलाई स्थान दिन्छौँ र मिठा मिठा पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउँछौँ हामी तपाईँको सम्झना अनि सन्देश पनि दिन्छौँ कार्यक्रम अर्पण समर्पण व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्ते नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ कोराकबाट तिलक तामाङ किरतजी के कसरी बिताइरहनु भएको छ आजको दिन आजको दिन दादा बसी बसाउने भन्नुभयो बसी बसाउने भन्नु पऱ्यो नि खाजा खानुभयो दादा हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश को कसको लागि राख्न चाहनुहुन्छ आकाश अविनाश आस्था मनिषा अनि कविताका लागि कुमारी हुन्छ तिलकजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु लाइले भने छुट्टिन्छौँ नमस्कार खोराकबाट तिलक तामाङ हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर रा, विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुदेखि नबिना नबिनाजी के कसरी बिताउनु भएको छ आजको दिन ठिकै छ दाजु बाहिर निस्किनै सकेको छैन पानी परिरहेको छ त्यही अनि खासै खानुभयो हाम्रो पनि भइसक्यो भन्नु पर्यो सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ विशेष गरी हजुरको लागि धन्यवाद दाजुको लागि हजुर अनि श्री कृष्ण श्रेष्ठ दाजुको लागि चाहिँ श्री शान्तिको कामना गर्छु अनि मेरो साथी कविना बिरामी हुनुहुन्छ उहाँलाई स्वास्थ्य लाभको कामना गर्छु सानो सिक्नु भन्न चाहन्छु अनि गोपाल दाजुको लागि पनि गरीब निर्माण राज्यको लागि मैले त्यो शान्तिको कामना गर्छु अनि मेरो साथीहरू सम्पूर्णको लागि प्रोग्राम सुनेर बस्ने मेरो दिदीको लागि बुवा मम्मीको लागि मेरो फ्यामिली सम्पूर्णको लागि हुन्छ नवीनाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुलाई भने छुट्टिन्छौँ नमस्कार वाट्य नवीना हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र आज कार्यक्रममा पुराना आधुनिक सुगम सङ्गीतलाई स्थान दिन्छु कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुन्छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्ते हजुर कामटेको बोल्दै हुनुहुन्छ अनिताजी धेरै दिनपछि आउनुभयो नि त तपाईँ अनि के कसरी बिताइरहनु भएको छ दिनहरू शीतल महसुस गरिरहनु भएको छ त्यसो भए अनि खाजा खानुभयो हाम्रो त भइसक्यो भन्नुभयो हुन्छ अन्तजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ अनि तपाईँलाई धन्यवाद फोन दादालाई हजुर मेरो साथी सिमरन जानकी शर्मिला अनि हजुरआमा भाइ अनि ज जसले अनिता भनेर चिन्न तिमी सम्पूर्ण दादा हुन्छ अनिताजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते बाटो अनिता हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ आज पुराना आधुनिक सुगम सङ्गीतलाई स्थान दिइराखेका छौँ तपाईँको सम्झना अनि सन्देश पनि लिइराखेका छौँ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकसाथ कोरङबाट सन्जु तामाङ सन्जुजीले आजको दिन के कसरी बिताइरहनु भएको छ खै दादा पानी परिरहेछ पानी परिरहेछ है अनि खाजा खानुभयो खाइसकेँ दादा हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद दादालाई हजुर अनि मेरो साथीहरू आफ्नो मेरो बस्नुभएका साथीहरू जोनिका तामाङ राजी तामाङ अनि सुशीला तामाङ हजुर अनि सीता तामाङ अनि रुमा केदार अनि सरिमाया सरिमा अनि मेरो श्रीमान पापामा हुनुहुन्छ अनि श्रीमानलाई सम्झाउन चाहनु अनि हुन्छ सन्जुजी कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छौँ नमस्कार खोराकबाट सन्जु तामाङ हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ अब एउटा मिठो गीत सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुन्छौँ हामी गजलुती ठुला ठुला तिर बनी पसे युदी रही माँ कालो लामो पर लिकेश छल पर कली नो माया गजलुती ठुला ठुला आँखा तिर बनी बसे यो घर को त्योरा तो ठीका छप बनी बसो यो दी नहीं माँ निधर को त्योरा तो ठीका छप बनी बसो यो दी नहीं यो हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज़ नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि प्राइभेट टेस्ट एसएलसी एन्ड स्पेसल एसएलसी प्रिपेरेसन क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप फ्रिज वासिङ मेसिन भ्याकुम क्लिनर पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा एक्सचेन्ज अफर जिनियन स्पेयर पार्ट तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस अर्पण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 एकैछिनको पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिइराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा भने पुराना आधुनिक सुगम सङ्गीतलाई स्थान दिइराखेका छौँ मिठा मिठा पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस हामी गरिराखेका छौँ र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ सुनेछौँ छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन आउने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र मलाई प्राविधिक मित्र रिजनजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर र कार्यक्रममा मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पनि पस्किराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने पुराना आधुनिक सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर पुऱ्याएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश पनि राख्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ भन्नुपर्छ र कार्यक्रममा कोही मित्रहरू आउने कोसिस त गर्नुभएको छ तर पनि मसँग भने बोल्न सकिराखेको छैन शून्य सपन्न पाँच त्रिसठी दिन सय बत्तिस र तेत्तिसको बाटो तपाईँको लागि खुल्ला छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ भन्दा भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ समय सकिने लागेको छ भनेको छ यतिनेरसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट सन्देश पाण्डे मकनपुरबाट एरिना मोक्तान कोराकबाट तिलक तामाङ तनहुबाट नबिना इच्छाकामनाबाट अनिता कुराकबाट सन्जु तामाङ र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यति दिनसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्रका लागि रिजन्सीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँको आफ्नै साथी मधिवस मगर पनि एउटा पुरानो नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा छोड्दै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल तपाईँहरूकै चिर परिचित